उद्यमी बनाउन तथा रोजगारीको अवसर सिर्जना गर्ने काममा अग्रसर रहेको बताउनुभयो कार्यक्रम कार्यक्रममा सिवाइसी सहकारीका केन्द्रीय सचिव जयराम भारीले नीति तथा कार्यक्रम कोषाध्यक्ष सीता देवी सापकोटाले सापकोटा कणेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो संस्थाले आर्थिक वर्ष दुई हजार छ्यात्तर सतहत्तरमा एक अर्ब चालिस करोड अन्ठाउन्न लाख चौध हजार आठ सय छ्यानब्बे रुपियाँ कुल पुँजी रहेको सहकारीमा बिस करोड पाँच लाख पैँसठी हजार कुल पैसठी हजार कुल सेयर पुँजी रहेको छ एक अर्ब पाँच करोड उन्चालिस उनपचास लाख चालिस हजार दुई सय बिस रुपियाँ कुल बजट रहेको सहकारीले चौध करोड सडचालिस लाख बयालिस हजार नौ सय चौसठी रुपियाँ आम्दानी गर्दा एघार करोड पै पन्चानब्बे लाख चालिस हजार पाँच सय सत्र खर्च गरी दुई करोड बाहन्न लाख दुई हजार चार सय सडचालिस रुपियाँ मुनाफा गर्न सफल भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ गलकुट सेवा केन्द्रमा मात्रै दुई हजार छ्यासी जना सदस्य रहेकोमा दुई करोड चौसठी लाख पैँतिस हजार छ सय रुपियाँ कुल सेयर पुँजी सहकारीले अडसट्ठी लाख चौन्न हजार तिन सय बिस रुपियाँ कुल खर्च गरेको केन्द्र संयोजक रामबहादुर खत्रीले जानकारी दिनुभयो पन्ध्र करोड अडचालिस ला, लाख तेइस हजार आठ सय उन्चालिस रुपियाँ कुल बचत तथा सत्ताइस करोड तिरानब्बे लाख उनसत्तरी हजार एकतिस कुल लगानी रहेको सेवा केन्द्र प्रमुख रिमा भण्डारीले जानकारी दिनुभयो एघारवटा सेवा केन्द्रमा गरी आज आजसम्म सहकारीमा बाह्र हजार पाँच सय पचासीजना सेयर सदस्य रहेका छन् उन्नाइस प्रकारका बचत सहकारीले बचत तथा ऋणको साथमा रेमिट्यान्स बचत एटिएम तथा मेसकल सेवा क्युआर कोड सेवा डिस्काउन्ट कार्ड सेवाको साथमा सत्र प्रकारका सुविधा प्रवाह गर्दै आइरहेको छ कार्यक्रममा सिवाइसी सहकारीका केन्द्रीय सल्लाहकार कृष्ण शङ्कर श्रेष्ठ सहकारीका उपाध्यक्ष गण्डकी थापा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ बागलुङका उपाध्यक्ष गणेश गणेशबहादुर खत्री केन्द्रीय सञ्चार सञ्चालक समिति सदस्य हर्कबहादुर पाण्डे समाजसेवी तीर्थ सिंह थापा सेवा केन्द्र व्यवस्थापन समितिका पूर्व सदस्य मञ्जु शर्मा चालिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रममा ज्येष्ठ सेयर सदस्य कुलबहादुर बोहरा टोपबहादुर कार्की असल रेणी मिना मिना खरेल कार्की असल बाल बचतकर्ता आयुष पाण्डे असल सदस्य सुरेन्द्र प्रसाद पाण्डे असल बचतकर्ता मायादेवी दर्जी थापा लगायतले सम्मान गरिएको थियो सदस्य बनाउ सिवाइसीमा हातेमालो केन्द्र विका देश विकासमा भन्ने उद्घोषका साथ स्थापित सहकारीको एघारौँ साधारण सभा तथा विस्तारित मञ्च सहकारीका अध्यक्ष चण्डी प्रसाद पौडे शर्मा पौडेलको अध्यक्षता गलको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक रामबहादुर खत्रीको स्वागत तथा गलको सेवा केन्द्रका सचिव खिमसानीको सञ्चालनमा सम्पन्न भएको थियो साधारण सभाको विस्तारित मञ्च अन्तर्गत मङ्सिर सोह्र गतिबाट सुरु भएको सभा आगामी मङ्सिर बाइस गतेसम्म सेवा केन्द्रहरूमा र केन्द्रीय कार्यालयमा बागलुङमा मङ्सिर पच्चिस गते सभा सञ्चालन गरी साधारण सभा सम्पन्न गरिने सहकारीले जनाएको छ गलकुट नगरपालिकाको टोलीले गलकुटको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा अनुगमन गरेको छ बजारमा भइरहेको गतिविधि बुझ्ने र उपभोक्ता हित विपरीत काम भइरहेको भए तत्काल सुधार गर्ने उद्देश्य र सम्पूर्ण व्यवसायले करको दायरामा अनिवार्य रूपमा ल्याउनको लागि बजार अनुगमन सुरु गरिएको गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बिकाले जानकारी दिनुभयो बुधबार हटिया बजारका फेन्सी किराना तरकारी तथा फलफूल मासु पसल होटल लगायतका बजारको अनुगमन गरिएको हो बजार अनुगमनको क्रममा पसल तथा व्यवसाय नगरपालिकामा दर्ता नभएको भएको पनि नवीकरण नभएको पसलमा होर्डिङ बोर्ड नभएको होटल तथा फ्रेस हाउसमा सरसफाइ नभएको म्याद नागेका वस्तुहरू बिक्री गरिएको भेटिएको छ अनुगमनका क्रममा विभिन्न पसलहरूबाट चक्लेट भुजा सुजी मसला कुरमुरे लगायतका सामानहरूमा म्याद नागेको पाइएको हो म्याद नागेको सामानहरूले बरामद गरिएको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो बजार अनुगमनमा नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर बेका पशु तथा कृषि शाखा प्रमुख हरिदत्त सुवेदी इलाका प्रहरी कार्यालय हरिचरका प्रमुख अर्जुन बम्बल र गलकुट उद्योग वाणिज्य संघ प्रतिनिधि कौशला घरती पत्रकार सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो अनुगमनको क्रममा खाद्य सामानहरूको यता भए नभएको पसल दर्ता भए नभएको मूल्य सूची नभए नभए उपभोक्ताले देख्ने गरी टाँसिएको छ वा छैन होर्डिङ बोर्ड राखि राखिएको नराखिएको पसल तथा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त भएको वा नभएको लगायत विविध पक्षको अनुगमन गरिएको थियो अनुगमनको क्रममा भेटिएका म्याट नागेका खाद्य सामग्री बिक्री गरिएको र मापदण्ड विपरीतका पसलहरू सुझाव तथा निर्देशन दिएको र दर्ता तथा नवीकरण नभएका पसलहरूले नगरपालिकामा दर्ता गर्न तथा नवीकरण गर्न र म्याद नागेका खाद्य सामग्रीले हटाउन तथा सार्वजनिक क्षेत्रमा सञ्चालित पसलहरूले हटाउन सुझाव दिएको बताइएको छ यदि त्यस्ता पसलहरूमा सुधार नभए आवश्यक कारवाही गरिने नगरपालिकाले जनाएको छ नगरपालिकाले सम्पूर्ण उपभोक्ताले कुनै पनि सामग्री खरिद गर्दा वा उपभोग गर्दा लेबल वा मेन म्यान नाग परिचय गरेर मात्र खरिद गर्न तथा उपभोग गर्न समेत आग्रह गरेको छ आज हटिया बजारका करिब पसलहरूमा अनुगमन गरिएको गलकुट नगरपालिकाले जनाएको छ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीले नियन्त्रणमा लिएपछि नेपाली काङ्ग्रेस गलकुटले विरोध गरेको छ आज गलकुटको हटियामा कोर सभाको आयोजना गरी नेपाली काङ्ग्रेसले विरोध जनाएको हो कोर सभामा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सदस्य रामप्रसाद कणेलले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिनु सरकारको अधिनायकवादी प्रकृति प्रवृत्ति रहे भएको बताउनुभयो उहाँले ओली सरकारले जनताको समस्या समाधान भन्दा जनता लाउने काममा व्यस्त बनेको र जनताको भावनाको कदर गर्न नसकेको बताउनुभयो वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अवसर पूरा हुन नदिने समेत स्पष्ट पार्नुभयो उहाँले पौडेलको रिहाईको लागि सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभयो त्यस्तै अधिवेशन प्रतिनिधि महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसेले ओली सरकारले सुनियोजित रूपमा नेता पौडेलले पक्राउ गरेको बताउँदै सरकारको यो निन्दनीय व्यवहारको भत्सना समेत गर्नुभयो उहाँले तत्काल पौडेललाई रिहा गर्न माग गर्दै पौडेल प्रतिको दुर्व्यवहार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 भने भागेर ज्यान बचाएको सार्कीले भयो भएको सबै सकियो कि गति र गरियो भनेर हिसाब नै गर्नुपर्छ सार्कीले भन्नुभयो लाखौँको क्षति भएको छ प्रहरीले क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ मङ्गलबार मात्रै बागलुङ नगरपालिका वडा नम्बर चारको उपला चौरमा रहेको एक कपास उद्योगमा आग लागि भएको थियो जिल्ला प्रशासन कार्यालय बागलुङले अन्तर अन्तर जिल्ला सञ्चालन हुने यातायातको भाडा समायोजन गरेको छ प्रमुख जिल्ला अधिकारी सुरेश नेौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालन हुने यातायातको भाडा समायोजन गरेको हो जिल्लामा सञ्चालन हुने साना ठुला सबै सवारी चालकहरूले पुरानै भाडा डर लागू गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेउपानेले बताउनुभयो उहाँले कोभिड उन्नाइसले ध्यानमा राखी सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई पालना गरी यात्रा गर्न आग्रह गर्नुभयो कुनै पनि चालकले तोकिएको भाडा दरभन्दा बढी असुलीमा कडा कारवाही गरिने उहाँको भनाइ छ चालकले अनिवार्य रूपमा यात्रा गर्ने स्थानहरूको भाडा दर दरसहित यात्रुले देख्ने गरी टास्नुपर्ने उहाँको भनाइ छ सरकारले कोरोना भाइरसका कारण सिट क्षमताभन्दा कम यात्रु राख्न र तोकिएको भाडा भन्दा बढी लिन अनुमति दिएको थियो नेपाल सरकारबाट आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्न नगर्न भूतपूर्व भारतीय सैनिकहरूले माग गरेका छन् बागलुङको जैमिनी नगरपालिकामा संगठित भूप सैनिकहरूले सामाजिक सुरक्षा भत्ता कटौती भएकोमा आपत्ति जनाएका हुन् भूपू सैनिक तथा भूपू शिक्षा कर्मचारीहरूको भेलाले यस्तो माग गरेको हो आफूहरू पनि देशको अन्य नागरिक जस्तै रहेको भन्दै उनीहरूले सेवा पछिको सुविधा उपभोग गरेकै आधारमा भत्तामा विभेद गर्न नहुने तर्क गरेका थिए आफूहरूले लिँदै आएको निवृत्तिभरण सेवा बापत भएको भन्दै उनीहरूले राज्यले दिएको सुविधा सबै नागरिक दावेदार हुने बताएका छन् उनीहरूले पुनः सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु पर्ने माग समेत गराएका छन् सुविधा छविलाल सुरेश राणाले भन्नुभयो आफ्नै नागरिकको सामाजिक उत्तरदायित्व अन्तर्गत पाउने सुविधा उपभोगको कटौती गर्ने यो कस्तो विधि हो राज्यले भत्ता काटेपछि आफूहरूले राज्यविहीनताको महसुस गर्न थालेको उहाँको भनाइ छ उनीहरूले विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाका कारण पीडित भएका सर्वसाधारणले सहयोग गर्दै आएका छन् भोपूहरूको परिवारमा मृत्युको घटना भएमा क्रिया खर्च स्वरूप दस हजार सहयोग गर्दै आएको शिरिषले बताउनुभयो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकोत खबरकामी अन्तमा छ अन्तमा शीर्ष खबर पुनः एकपटक समृद्धिको लागि सोच र लगनशीलताको अभाव रहेको नगर प्रमुख गैरीको भनाइ बजार अनुगमनमा भेटिए अत्यधिक म्याद गुज्रिएका सामान नेता पौडेललाई रिहाईको मागसहित नेपाली काङ्ग्रेसद्वारा गलकोटमा विरोध बाग्लुङ बजारको एक घरमा आग लागि हुँदा लाखौँको